भइसकेकी छु प्रोग्राम जस्ट फर एनसीमा आज भने हामी जस्ट रमाइलो कुराकानी मात्र गर्नेछौँ र तपाईँले तपाईँको आफन्तजनलाई सम्झना अनि सन्देश पनि दिन सक्नुहुन्छ साथमा हाम्रो राशिले निकै नै सुमधुर आवाजहरू कर्करी आवाजहरू लगाउने गर्नुहुन्छ हाम्रो राज्यको रोसाइमा निकै नै रमाइला गीतहरू बस्ने गर्दछन् त्यसो त तपाईँ आउन सक्नुहुन्छ प्रोग्राम जस्ट फर एनसिएमा र यति बेला हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ सुन्ना छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र सुन्ना छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ तपाईँ आउन सक्नुहुन्छ जस्ट हामी रमाइलो कुराकानी गर्नेछौँ र साथमा तपाईँले तपाईँका आफन्तजनलाई सन्देश दिन सक्नुहुन्छ अनि सम्झन पनि सक्नुहुन्छ र आउनुहोस् यति बेला हामी प्रोग्राम जस्ट फर एनसीमा एउटा निकै नै मिठो आवाज देखने जति सबको छ छुने रहल मेरो रूपमा भन्दा नि अन्तै नजर देखने जति सबको छ छुने रहल मेरो आँखामा लाग्छ आँखामा सबलाई छ छुने शहर यो सारा शहर लाग्छ जालमा फसिसक्यो यो सारा शहर यो सारा जन श्याम गीत पछि पुनः स्वागत गर्न चाहन्छु प्रोग्राम जस्ट फर एनसिईमा र प्रोग्राम जस्ट फर एनसिईमा हामी जस्ट रमाइलो कुराकानी गर्नेछौँ र यस्तै रमाइला साङ्गीतिक आवाजहरू हाम्रो राशिले लगाउने गर्नुहुन्छ प्रोग्राम जस्ट फर एनसिईमा र तपाईँ पनि प्रोग्राम जस्ट फर एनसिईमा सहभागी भएर रमाइलो कुराकानी गर्न मन लागेको छ र तपाईँहरूले तपाईँका आफन्तजनलाई सन्देश दिन चाहनुहुन्छ भने अनि सम्झन चाहनुहुन्छ भने आउनुहोस् प्रोग्राममा त्यसको लागि हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ सुन्ना सपना पाँच त्रिसठी तिन सय बत्तीस र सुन्ना छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटालाई लाइन हामीले खुल्ला गरेका छौँ तपाईँ आउन सक्नुहुन्छ जस रमाइलो कुराकानी गर्नको लागि प्रोग्राम जस्ट इन्से रेगुलर आउने गर्दछ बिहान एघार बजीको अर्पण खबर लगत्तै करिब करिब बाह्र बजीसम्म आउने गर्दछ र आजको यो सोमबारको बसाईमा भने तपाईँलाई साथ दिनको लागि म सुजिता उपस्थित भइसकेकी छु र यति बेला मेरो आवाज श्रोता समक्ष पुर्याउनको लागि प्रविधि कक्षमा रहेर राज्यले सहयोग गरिरहनु भएको छ र यति बेला भने एउटा फेरि साङ्गीतिक आवाजलाई जोड्नुपर्छ भनेर हाम्रो राज्यले इसारा गर्नुभएको छ सायद हाम्रो राज्यको रोजाइमा चाहिँ निकै रमाइला गीतहरू लगाउने गर्नुहुन्छ रोजाइमा पर्ने गर्दछन् र अहिले पनि एउटा रमाइलो साङ्गीतिक आवाजलाई जोड्नुपर्छ भनेर हाम्रो राज्यले इसारा गर्नुभएको छ आउनुहोस् सोही गीत बाले भने थे, आउला भाची गने थे हजुर बाले भने थिए आउला भाची गने थिए यो नातिलाई कुन चाहिँ कुन चाहिँ कुन चाहिँ केटी छानु भनेर थनको मारेर खनको मारेर हेरौला यसपालि छै जय पारेर जुत्तामा हेर्दा हेर बुहारी हेर्दा सानोमा हेर बखलास हजुर माले भने थिन औला हाल्यो भाले चार बजे बिहानी बस्न थाल्यो भाले चढेछ कि क्या हो जवानी लेखी दुखी हाम्रो कहानी भुटेर ढाडीमा भुटे फुट्छ मकै तातीमा भुटे पड्कन्छ मकै पग्लास पग्लास हजुरबाले भने थे आउला भाची गर्ने थे साज साँझ पर्यो गुणैमा कुरकुर गर्छे पोथी कहाँ गयो मर्द भनेर बस्नु पर्यो एक्लै कुरी listening to our favorite radio station, Radio Arpon, at www.radioarpon.com. And what about you? टाढी रत्नगर पोलिक्लिनिक प्रणालीको बाल क्लिनिक सञ्चालन सम्बन्धी सूचना यस टाढी रत्नगर पोलिक्लिनिक प्रणाली एवं रत्नगर मेडिसिन सेन्टरमा चितवनकै ख्याति प्राप्त बाल रोग विशेषज्ञ डाक्टर रबिन बानियाद्वारा बाल बालिकाहरूको स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ त्यसैले बच्चाहरूमा हुने लगातार खोकी वा पटक पटक खोकी लागिरहने छाती लगातार घ्यार घ्यार भइरहने पटक पटक निमोनिया हुने श्वास छिटो छिटो लिइरहने वा श्वास लिन गाह्रो हुने कोका हान्ने रोग लागिरहने छाती दुख्ने लाग्ने खकारमा रगत आउने मुख हात खुट्टा निलो हुने निसासिने पटक पटक दोहोरिएर ज्वरो आउने पखला भइरहने वजन घटेर जाने बालबालिकामा हुने सुगर थाइरोइड आदि समस्या भएको बालबालिकाहरूको परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई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 राम्रा गहना लिन हरे कृष्ण हरे राम सुनचाँदी पसल मानै जाऊ हजुर हामी कहाँ स्वदेशी तथा विदेशी दक्ष कालीगढद्वारा तयार गरिने आधुनिक आकर्षक सुनसादीका गहना पाउनका साथै अर्डर अनुसार तयार गरिन्छ साथमा कम्प्युटर प्रविधिबाट नापतोल गरी खरिद बिक्री गरिने एवं सम्पूर्ण राशि अनुसारको पत्रहरू पाइने एक मात्र पसल सम्पर्क हरे कृष्ण हरे राम सुनचादीको पसल रत्नगर दुई हाई स्कुल रोड टाढी फोन नम्बर शून्य मोबाइल नम्बर अन्ठानब्बे तेइस एक सय सोह्र प्रोपराइटर कृष्ण ढकाल टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disk bike Apache RTR one eighty CC 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र हाचोक टाढी चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमान यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यू साइनिङ एजुकेशन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education center Ratnanagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनः सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि न्यू साइनिङ एजुकेसन सेन्टर गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिले एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि छि हेर यी लाक्षीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेसन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ निरन्तर गुन्जिरह्यो अर्पणमा सोलहरू एकैछिनको यो छोटो व्यवसायिक विश्रामपछि पुनः स्वागत गर्न चाहन्छु प्रोग्राम जसफर एनजुईमा तपाईँ यति बेला सुनिरहनु भएको छ प्रोग्राम जसफर एनजुई रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हाउस त्यस्तै इन्टरनेट लाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वको जुनसुकै गुणामा बसेर तपाईँ यति बेला सुनिरहनु भएको छ प्रोग्राम जसफर फर र प्रोग्राममा तपाईँ सहभागी बन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ सुन्ना छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र सुना पाँच पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटालाई होइन हामीले खुल्ला गरेका छौँ तपाईँ आउन सक्नुहुन्छ र तपाईँले तपाईँका आफन्तजनलाई सन्देश दिन सक्नुहुन्छ अनि सम्झन पनि सक्नुहुन्छ त्यसैले ढिला नगरिकन आउनुहोस् भन्न चाहन्छु र यति बेला भने एउटा साङ्गीतिक आवाजलाई जोड्नुपर्छ भनेर हाम्रो राज्यले इसारा गर्नुभएको छ सम्भवत राज्यको रोसाइमा निकै नै रमाइला साङ्गीतिक आवाजहरू बस्ने गर्दछन् र दुईवटा दुई तिनवटा गीतहरू हामीले बजाइसक्यौं राज्यको रोसाइमा निकै नै रमाइलो गर्दछ अहिले भने एउटा फेरि साङ्गीतिक आवाजलाई ha Ha ha ha ha! दिल मेरो बसमा छैन साँचो हो झुठो होइन बुझिदेऊ तिमी मेरो मनको चाहना चाहन्थे तिमीलाई चाहन्छु तिमीलाई डुबेमा डुबे तिम्रो माया झलैमा धडकन तिम्रै नाम लिन्छन् हरिरो वर्गेर स्यालु हेरमा छ जादु स्पर्श झन् मिठो मायाको घाममा तिम्रो नै नाममा निभाइदेऊ यो अङ्गालोमा रुचाइदिन्छु मायाको छोरीमा तिम्रो निम्ति ज्यानै दिन्छु हो झुटो होइन बुझिदेऊ तिमी मेरो मनको चाहना चाहन्थे तिमीलाई चाहन्छु तिमीलाई डुबेमा डुबे तिम्रो माया झलैमा तपाईँले साङ्गीतिक आवाजपछि पुनः स्वागत गर्न चाहन्छु प्रोग्राम जस्ट फरेन्सीमा तपाईँ सम्पूर्णलाई यति बेला तपाईँ सुनिरहनु भएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W dot radio Arpan dot com dot एनपेबाट पनि विश्वको जुनसुकै कुनामा रहेर तपाईँ यति बेला सुनिरहनु भएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजबाट आउने नियमित आउने प्रोग्राम जस्ट फर एनसीमा जस्ट फर एनसी सुनिरहनु भएको छ र यति बेला जस्ट फर एनसीमा कार्यक्रममा तपाईँ आउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ सुन्ना छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र सुन्ना छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ र यति बेला भने तपाईँ आउन सक्नुहुन्छ र जस्ट रमाइलो कुराकानी गर्न सक्नुहुन्छ तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश पनि दिन सक्नुहुन्छ प्रोग्राम जस्ट फर एनसिएमा प्रोग्राम जसपर एन्जेल नियमित आउने गर्दछ बिहान एघार बजीको अर्पण खबर लगत्तै करिब करिब बाह्र बजीसम्म आउने गर्दछ र कहिलेकाहीँ हामी कुनै विषय वस्तुमा रहेर कुराकानी गर्नेछौँ भने प्राय हामी समसामिक विषय वस्तुलाई लिएर आउने गर्दछौँ र कहिलेकाहीँ हामी जस्ट रमाइलो गर्ने उद्देश्यले जस्ट रमाइलो कुराकानी गर्नको लागि मात्र उपस्थित हुने गर्दछौँ र यति बेला भने हाम्रो राशिले इसारा गर्नुभएको छ एउटा फेरि साङ्गीतिक आवाजलाई जोड्नुपर्छ भनेर सोही गीतलाई जोडौँ अन्त्यतिर आइसकेका छौँ प्रोग्राम जस्ट फर एनसिएको रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हाउस त्यस्तै रेडियो अर्पणसँग इन्टरनेट लाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि सुनेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु र मेरो आवाज तपाईँको रेडियो सेटसम्म अथवा श्रोता समक्ष पुर्याउनको लागि प्राविधिक कक्षीमा रहेर राज्यले सहयोग गर्नुभयो त्यसको लागि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आजको यो प्रोग्राम जस्ट फर एनसिएको एपिसोडबाट म सुजिता हमाल पनि बिदा हुन्छु नमस्कार मेरो माया आँखाबाट बस्यो लुसुकै लौन बाबा मन भित्र बस्यो खुसुकै तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हात जोडी तथा नशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद